सुदूरपश्चिम प्रेतनाको हतियारको औठा छाप तालिम प्राप्त कुकुरले पनि पत्ता लगाउन सकेन चौबिस घण्टा भन्दा बढी समय भएका कारण पत्ता लगाउन नसकेको अधिकारीको भनाई महिनौदेखि बन्द रहेको बगरकोट रूपाल सड़क मर्मतको काम सुरु सड़क खण्ड खुलाउन कम्तीमा एक हप्ता समय लाग्ने बझाङमा बाल विवाह अन्त्य गर्न गरिएको प्रतिबद्धता चुनौतीपूर्ण प्रत्येक तीन महिना मही... प्रत्येक तीनजना महिलामा एकजनाको पन्ध्र वर्ष नपुग्दै विवाह कञ्चनपुरमा धानका बिउहरूको उत्पादकत्व निरीक्षण गर्न रोपेका धानहरूको अनुगमन खाद्य अधिकार जनजीविका र राष्ट्रियताको रक्षाका लागि धनगढीमा माओवादीको प्रदर्शन र अपी हाइड्रो पावर दार्चुलामा कार्यरत एक मजदुरको भीरबाट लडेर मृत्यु बैतडीको दुर्गा स्थानमा पनि भीरबाटै लडेर एक महिलाको मृत्यु मालपोत कार्यालय डडेलधुराको सूचना नेपाल सरकार भूमि सुधार तथा व्यवस्था मन्त्रालयबाट आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरमा मुक्तहलिया पुनर्स्थापन कार्यक्रमका लागि प्रथम द्वितीय र तृतीय चौमासिक काम सञ्चालन गर्ने गरी अठार परिवारलाई जग्गा खरिद अठार परिवारलाई घर निर्माण र बाइस परिवारलाई घर मर्मत गर्ने कार्यक्रम प्राप्त भएकोले डडेलधुरा जिल्लाका गाविस र नगरपालिकाका मुक्तहलिया परिचय पत्र प्राप्त व्यक्तिहरूले निम्न प्रमाण संलग्न राखी मालपोत कार्यालय वा स्वयं उपस्थित भई निवेदन दिन सम्बन्धित सबैका लागि यो पन्ध्र दिने सार्वजनिक सूचना प्रसारण गरिएको छ निवेदन साथ पेश गर्नुपर्ने आवश्यक प्रमाण तथा शर्तहरू जग्गा खरिदका लागि क वर्गको परिचय पत्र प्राप्त हुनुपर्ने घर निर्माणका लागि क वा ग वर्गको परिचय पत्र प्राप्त हुनुपर्ने घर मर्मतका लागि ख वा घ वर्गको परिचय पत्र प्राप्त हुनुपर्ने अवस्था हेरेर ख वर्गको जग्गा खरिद र घर निर्माण गर्न सकिनेछ घर मर्मतका लागि निवेदन दिने व्यक्तिले स्थानीय निकायको घर मर्मत गर्नुपर्ने बेहोरा उल्लेख भएको किटानी सिफारिस साथ अनुसूची तीन दिनको ढाँचामा फारम भरि कार्यालयमा निवेदन गर्नुपर्नेछ घर निर्माणका लागि निवेदन दिने व्यक्तिले स्थानीय निकायको घर निर्माण गर्नुपर्ने बेहोरा उल्लेख भएको किटानी सिफारिस साथ अनुसूची चारको ढाँचामा फारम भरि कार्यालयमा निवेदन दिनुपर्नेछ जग्गा खरिदका लागि निवेदन दिने व्यक्तिले स्थानीय निकायको जग्गा खरिद गर्नुपर्ने बेहोरा उल्लेख भएको किटानी सिफारिस साथ अनुसूची एकको ढाँचामा फारम भरि कार्यालयमा निवेदन दिनुपर्नेछ घर निर्माण र घर मर्मतका लागि निवेदन दिने व्यक्ति व्यक्तिले जग्गा धनी प्रमाण पूर्जा पेश गर्नुपर्नेछ घर निर्माण घर मर्मतका लागि निवेदन प्राप्त भएपछि मालपोत कार्यालयबाट खटाइएको प्राविधिकले स्थलगत निरीक्षण गरी दिएको प्रतिवेदनका आधारमा समितिले छानबिन गरी उपयुक्त ठहरिएका व्यक्तिलाई छनौट गर्नेछ झुटा बेहोरा राखी निवेदन दिएको र म्यादी नागी प्राप्त भएको निवेदन मान्य हुने छैन निवेदन साथ नागरिकता प्रमाण पत्र प्रतिलिपि मुक्तहलिया परिचय पत्रको प्रतिलिपि र एक प्रति फोटो संलग्न राख्नु पर्नेछ गत आर्थिक वर्षमा निवेदन दिएका व्यक्तिहरू निवेदन नदी सम्पर्क राख्नुहोला सूचनाको अन्तिम दिन विदा पर्न गएमा कार्यालय खुलेका दिन निवेदन दिन सकिनेछ मालपोत कार्यालय डडेलधुरा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 सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु काठमाडौँबाट औठा छाप अर्थात फिङ्गर प्रिन्ट पत्ता लगाउन सुदूरपश्चिम प्रिर्तना डिपाय लगिएको तालिम प्राप्त कुकुर भुन्टी फिंगर प्रिन्ट पत्ता नलगाई काठमाडौँ फर्किएको छ सुदूरपश्चिम प्रिर्तना डिपायलको गरूड दल गणमा फेला परेको एसएमजी हतियार तथा गोलीमा लागेको औठा छाप पत्ता लगाउन भुन्टीलाई ल्याइएको थियो साउन एक्काइस गते हराएको गरूड दल गणको एम एसएमजी राइफल तथा गोली पीर्तनाको तीन नम्बर गोली पीर्तनाको दुई नम्बर गेट नजिकै भेटेको थियो चौबिस घण्टा भन्दा बढी समय भएकाले भुन्टीले कसको फिंगर प्रिन्ट हो भन्ने पत्ता लगाउन नसकेको अनुसन्धानमा खटिएका प्रहरीले बताएका छन् हतियारमा लागेको औंठा छाप लामो समयसम्म नरहने हुँदा भुन्टीले फिंगर प्रिन्ट पत्ता नलगाउन नसकेको हो फेला परेको हतियार सुघाएर भुन्टीलाई फिंगर प्रिन्ट पत्ता लगाउन लगाएको थियो भोन्टीलाई फिङ्गर प्रिन्ट पत्ता लगाउन काठमाडौँबाट आर्मीको हेलिकप्टरमा दिपाल ल्याएको थियो जिल्लाको सबैभन्दा पछि गाडी पुगेको रूपाल गाविस जोड्ने सड़क महिनौदेखि बन्द रहेको छ वर्षातको समयमा सड़क भत्किनुका साथै पहिरो समेत गएपछि झण्डै तीन महिनादेखि सड़क अवरूद्ध रहेको स्थानीय प्रकाशनाथले जानकारी दिएका छन् सड़क डिभिजन कार्यालय कुलपातेले निर्माण गरेको उक्त सड़क अवरूद्ध हुँदा जिल्लाको टाढाको गाविसको रूपमा रहेको रूपाल गाविसवासीहरूलाई सदरमुकाम आवत गर्न समस्या रहेको छ अहिलेसम्म मर्मत गरिसक्नुपर्ने सड़क विभिन्न कारणले मर्मतमा ढिलाइ भएको सड़क डिभिजनले जनाएको छ अवरूद्ध भएको लामो समयपछि हिजोदेखि भने सड़क खुलाउनको लागि मर्मतको काम शुरू भएको छ जिल्लाबाट अवरुद्ध सड़क खुलाउन निर्देशन भएपछि सड़क डिभिजन कार्यालय कुलपातेले हिजोदेखि मर्मत शुरू गरेको कार्यालयका इन्जिनियर महानन्द जोशीले जानकारी दिएका छन् उनका अनुसार चालिस किलोमिटरको हराहारीमा रहेको उक्त सड़क खण्ड मर्मतका लागि केही बढ़ी समय लाग्ने भएको छ झण्डै बीस किलोमिटर सड़क मर्मत गर्नुपर्ने देखिएकाले सड़क खण्ड खुलाउन समय लाग्ने इन्जिनियर जोशीले बताएका छन् सड़क खण्डको कुनै ठाउँमा माथिबाट पहिरो गएको कुनै ठाउँमा सड़कको तल्लो भागमा पहिरो गएको बताएका छन् यस्तै कुनै ठाउँमा ड्राईवाल समेत भत्किएको र कुनै ठाउँमा सड़क नै चर्केका कारण सड़क खण्ड सञ्चालनमा आउन कम्तीमा एक हप्ता समय लाग्न सक्ने उनले बताएका छन् उनका अनुसार आज मर्मतको काम सिराडसम्म सम्पन्न भएको छ केही ठाउँहरूमा त मर्मतका क्रममा जेसीबीले नहुने भएकाले स्काभ हिटर समेत प्रयोग गर्न ठेकेदारलाई निर्देशन गरी गरिसकेको इन्जिनियर जोशीले जानकारी दिएका छन् बझाङमा दुई हजार छहत्तर सालसम्म अर्थात अबको तीन वर्षसम्ममा बाल विवाह अन्त्य गर्न गरिएको प्रतिबद्धता चुनौतीपूर्ण रहेको सरोकारवालाहरूले बताएका छन् बझाङमा अहिले बाल विवाह डरलाग्दो रूपमा रहेको छ बझाङलाई दुई हजार छहत्तर सालमा बाल विवाह मुक्त जिल्ला घोषणा गर्ने भनिए पनि निकै चुनौती रहेको नागरिक समाजका अगुवा धर्मराज धर्मजंग बहादुर सिंहले बताउनुभयो बाल विवाह रोक्ने कुरा केवल कागज गोष्ठी तथा सभा समूहमा मात्र सीमित रहेको बाल विवाह रोक्ने अभियानमा लागेका बाल विवाहको गुनासो बालबालिकाको गुनासो रहेको छ उनीहरूले बाल विवाह रोक्न सबै राजनैतिक दल नागरिक समाज सरकारी निकाय तथा सरकारवाला सबै एक भएर लाग्नुपर्ने बताएका छन् महिला तथा बालबालिका कार्यालयका अनुसार प्रत्येक तीनजना महिलामा एकजनाको पन्ध्र वर्ष नपुग्दै विवाह हुने गरेको छ कार्यालयकै तथ्याङ्क अनुसार अठार वर्ष नपुग्दै विवाह भएका बाहन्न प्रतिशत किशोरहरूले आफ्नो पढ़ाईलाई निरन्तरता दिन दिने न्यून सम्भावना रहेको देखिएको छ बझाङका महिला विकास अधिकृत लीला घले यस्तो अवस्थामा किशोरीहरू विभिन्न प्रकारका घरेलु हिंसाका शिकार बन्ने गरेको उल्लेख गर्नुभयो जिल्लामा बालिका शिक्षा र किशोरीहरूको विकासका लागि न्यून लगानी हुने गरेको तथ्याङ्क रहेको अधिकृत घले बताउनुभयो बाल विवाह अन्त्य गर्नका लागि बझाङ जिल्लाका बीसवटा गाविसमा किशोरी सञ्चालन गठन गरेका छन् सम्पूर्ण गाविसमा रहेका बाल क्लबहरू लगायत विभिन्न बाल बालिकाका समूह बाल विकास विवाह रोक्नका लागि परेको घले बताउनुभयो परशुराम नगरपालिकाको पलगढ़ीमा बाख्राहरूमा संक्रमण देखिएको छ नगरपालिकाको वडा नम्बर एघारमा रहेको पलगढ़ीका बाख्रापाला किसानहरूका बाख्रामा नाकबाट सिगान बग्ने मुख र शरीरमा लुतोको जस्तो शिकायत देखिएको छ साथै बाख्राहरूको दिशा समेत पातलो हुने गरेको कृषक किशोर नेपालीलाई उद्धत गर्दै पत्रकार मानबहादुर महराले जानकारी दिएका छनृ नगरपालिकाकै बाह्रमा लालढुङ्गा बजारमा रहेको पशु सेवा केन्द्रका कर्मचारीहरूलाई समस्या बुझ्नका लागि खबर गरेको भए पनि अटेर गरी गाउँमा नआउने गरेको स्थानीयले गुनासो गरेको पत्रकार महराले जानकारी दिएका छन् यसैबीच परशुराम नगरपालिकाकै वडा नम्बर एघारको सलेता भन्ने ठाउँमा जंगली बदेलले आतंक मचाइरहेको जनाइएको छ राति राति आउने बदेलले धानबारी नष्ट गर्न थालेको स्थानीय कृषक रामसिंह धामीले बताएका छन् ठूलो समूहमा रातिको समयमा आउने बदेलहरूको समूहले धानबाली नष्ट गर्न थालेपछि स्थानीयहरू राति बदेल धपाउनका लागि दैनिक जसो पहरो बस्ने गरेको पत्रकार महराले जानकारी दिएका छन् रापरपा नेपाल बैतडीले जिल्लाका सरकारी कार्यालय मार्फत संचालित भइरहेका कार्यक्रमहरू प्रभावकारी बनाउन निगरानी गर्ने भएको छ आज बसेको जिल्ला कार्य समितिको बैठकले सरकारी सुविधालाई सहज रूपमा जनता सामु पुर्याउन आवश्यक सहयोग गर्ने र सरकारी सेवामा ढिला सुस्ती अनियमितता हुन नदिन निगरानी बढ़ाउने निर्णय गरेको हो पार्टी अध्यक्ष प्रेम बहादुर चन्दको अध्यक्षता तथा केन्द्रीय सदस्य पुष्कराज जोशी लक्खा भाइको प्रमुख आतिथ्यतामा बसेको बैठकले जिल्लामा संगठन विस्तारको कार्यलाई तीव्रता दिने र प्रशिक्षण कार्यक्रमको आयोजना पनि गर्ने निर्णय गरेको रापरपा नेपालका जिल्ला सचिव प्रजापति जोशीले जानकारी दिनुभएको छ कार्यक्रममा पार्टीको भातृ संस्था प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सदस्य दिपेश शाह शिक्षक परिषदका अध्यक्ष चन्द्रदेव भट्ट लगायत जिल्ला कार्य समितिका पदाधिकारी तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो गाविस सचिव र सामाजिक परिचालकहरूका लागि क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ डोटीको सिलगढ़ीमा उक्त तालिम सम्पन्न भएको हो बाल विवाह अन्त्यका लागि स्थानीय निकायको योजना तर्जुमा प्रक्रियामा बालबालिका तथा किशोर किशोरीहरूको अर्थपूर्ण सहभागिता अभिवृद्धि गर्न तालिम शुरू भएको थियो युनिसेफको सहयोग तथा जिल्ला विकास समितिको समन्वयमा युवालय ललितपुरले आयोजना गरेको हो बाल सहभागिता कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको तालिमका प्रशिक्षक केशव पौडेलले बताउनु भएको छ तालिममा चौध गाविसका गाविस सचिव तथा सामाजिक परिचालकहरूको सहभागिता रहेको थियो कैलालीको मुसुरिया साझा बजारका साडा पशु चौपायाहरू जथाभावी पसलमा चहार्न थालेपछि स्थानीय बजारवासीहरू समस्यामा परेका छन् दैनिक जसो साडा रूममा छोडिएका चौपायाहरू जथाभावी रूममा पसलमा बिक्री वितरणका लागि राखिएका खाद्यान्न लगायतका खानेकुरा खाइदिने गर्नाले एकातिर व्यापारीहरूले समस्या झेल्नु परेको छ भने अर्कोतर्फ बजारको मुख्य क्षेत्रमै डुलिरहने चौपाहरूका कारण दुर्घटनाको जोखिम बढ्दै जानुका साथै समग्र बजारमा जथाभावी दिशा पिसाब गरिदिने बजार क्षेत्र फहर हुँदै गएको बजारको सौन्दर्यतामा प्रतिकूल प्रभाव परिरहेको मसुरिया बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र देवकोटाले बताउनुभयो यता कैलालीको विभिन्न ठाउँहरूमा छाडा पशु चौपायाहरूले गर्दा विभिन्न समस्याहरू निप्ट्याउँदै गरेको भए पनि साडा पशु चौपाया नियन्त्रणका लागि सम्बन्धित पक्षबाट वस्तु भाव एक ठाउँबाट अर्को ठाउँ स्थानान्तरण गर्न बाहेक कुनै ठोस कदम चाल्न नसकिएको पीड़ितहरूले गुनासो गरेका छनृ अन्तर्राष्ट्रिय धानबारी अनुसन्धान केन्द्र राष्ट्रिय कृषि अनुसन्धान परिषद र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरले विभिन्न जातका धानका बिउहरूको उत्पादकत्व परीक्षण गर्न रोपेका धानहरूको अनुगमन गरेको छ कृषकहरूले परम्परागत रूपमा उत्पादन गरिएका बिउहरू मात्रै प्रयोग गर्ने र बिउको उपचार बिना नै खेती गर्दा धान उत्पादनमा कमी हुँदै आएकाले जमिन अनुसारका बिउ पहिचान गरी खेती गर्न परीक्षणका लागि लगाइएका डिडिआर बयालिस सर्जु बाहन्न सुक्खा धान तीन सुक्खा धान पाँच डिडिआर चौवालिस हर्दीनाथ दुई स्वर्ण सब एक लगायतका तेह्र जातका धानको अनुगमन गरेको हो क्षेत्रीय कृषि तालिम केन्द्र सुन्दरपुरमा दुई क्याफेटेरियामा विभिन्न सुक्खा क्षेत्रका लागि उपयुक्त पाँच जात र डुबान क्षेत्रका लागि छ जातका धानका बेउ लगाएका थिए भने दुई स्थानीय जातका बेउलाई समेत परीक्षणका लागि रोपिएको थियो किसानहरूले मन पराएका धानका बिउ र नयाँ प्रवर्धन गरिएका जातका बिउलाई एकै स्थानमा रोपेर तीमध्ये कुन जातको बिउको उत्पादकत्व बढ़ी हुन्छ अथवा उत्कृष्ट ठहरिएको जातलाई अन्तर्राष्ट्रिय धानबारी अनुसन्धान केन्द्र राष्ट्रिय कृषि अनुसन्धान परिषदमा उन्नत जात उन्मोचित गर्न सिफारिस गर्ने समेत अनुगमनमा सहभागी कृषि विज्ञहरूले बताएका छन् नेपालकै मुख्य बालीका रूपमा लिइने धानमालीका उत्पादन बढ़ाउने र स्थानीय कृषकहरूलाई कुन जातको धान कति बेला पाक्ने कस्तो ठाउँमा कुन बिउ लगाउँदा उपयुक्त हुने कुन बिउमा रोग व्याधिको प्रकोप बढ़ी हुने जस्ता जानकारी गराउने उद्देश्यले समेत कञ्चनपुरमा संयुक्त अनुगमन गरिएको कृषि विकास कार्यालय कञ्चनपुरका बाली विकास अधिकृत नवराज जोशीले बताएका छनृ तपाई युनिटी खबर सुनिरहनु भएको छ लाइसेन्स वितरण र नयाँ लाइसेन्सको फारम बुझ्ने काम सँगसँगै शुरू कञ्चनपुरमा धानका बिउहरूको उत्पादकत्व परीक्षण गर्न रोपेका धानबालीको अनुगमन खाद्य अधिकार जनजीविका र राष्ट्रियताको रक्षाका लागि धनगढ़ीमा माओवादीको प्रदर्शन अपी हाइड्रो पावर दार्चुलामा कार्यरत एक मजदूरको भीड़बाट लडेर मृत्यु बैतडीको दुर्गा स्थानमा पनि भीड़बाटै लडेर एक महिलाको ज्यान गयो लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला विवाह कोसँग गर्ने कहिले गर्ने वा नगर्ने र बच्चा पाउने वा नपाउने बालबालिकाहरूको मानव अधिकार हो बाल विवाहले बालिकाहरूको शिक्षा स्वास्थ्य र विभिन्न अवसरहरू प्राप्त गर्ने अधिकारलाई उल्लङ्घन गरेको छ र यसले बालबालिकाहरूको अनिश्चित गर्व रहने लैङ्गिक हिंसा र मानव बेचबिखनमा पर्ने खतरा बढाएको छ नेपालको संविधान धारा उनाचालिसको दफा पाँचले बाल अधिकारको संरक्षण गरेको छ र बाल विवाहलाई बन्देज लगाएको छ राष्ट्रिय बाल नीति दुई हजार बाल विवाह बाल अधिकारको अवरोधकका रूपमा पहिचान गरेको छ सन् दुई हजार सोह्रको मार्च महिनाको मन्त्री परिषदको निर्णयले बाल विवाहलाई अन्त गर्ने राष्ट्रिय रणनीतिलाई पारित गरेको छ नेपालको कानून अनुसार केटा र केटी दुवैको विवाह गर्ने उमेर बिस वर्ष हो छिटो विवाह गर्ने केटीहरू ढिलो विवाह गर्नेको तुलनामा विद्यालय छोड्ने एसआईभी तथा एड्स सर्ने र गर्भावस्थाको जटिलताको कारण मर्ने सम्भावना बढी हुन्छ र छिटो विवाह र जबरजस्ती बाल विवाहले गर्दा बालिका बालिकाहरू शारीरिक मानसिक भावनात्मक आर्थिक र यौन दुर्व्यवहारमा पर्न बाध्य बनाइएका छन् बाल विवाहले बाल बालिकाको जीवनलाई मात्रै असर गर्दैन यसले त माथि जोखिमताको चक्र सिर्जना गर्दछ जसले गर्दा समाज अन्तर पुस्ता गरिबीको चक्रमा फस्दछ बिस वर्ष पछिकालाई भन्दा उन्नाइस वर्ष वा सो भन्दा तलकाले बच्चा जन्माउँदा मर्ने सम्भावना पाँच गुणा बढी हुन्छ किशोरीले जन्माएको बच्चा एक वर्ष नपुग्दै मर्ने उच्च सम्भावना हुन्छ कम उमेरको विवाहले फिस्टुला र पाठेकहरूको समस्या ल्याउँछ र तिनीहरूले जन्माएको बच्चा कम हुने र रक्त अल्पता भएको हुने सम्भावना हुन्छ अत बाल बालिकाहरूको मानव अधिकारको संरक्षण गरौं बाल विवाहको खुलेर विरोध गरौं बालिका र बालक बीचमा कुनै पनि किसिमको भेदभाव नगरौ किशोर किशोरीहरूको प्रजनन स्वास्थ्य अधिकार प्रवर्धन गरौ बाल बालिकाको भावना र विचार व्यक्त गर्ने अधिकार सुनिश्चित गरौ बाल बालिकालाई सबै खाले हिंसाबाट टाढै राखौ बाल बालिकाको बाँच्न पाउने सहभागी हुने आफ्नो विकास गर्ने र संरक्षण पाउने अधिकारको सुनिश्चित गरौ बाल बालिकाको दुर्व्यवहार तथा शोषण भएको उनीहरू अप्ठ्यारोमा परेको थाहा पाएमा बाल हेल्पलाइन एक शून्य नौ आठ बाल बालिका खोज तलास केन्द्र एक शून्य चारको टोल फ्री नम्बरमा फोन गरौं अन्तर्राष्ट्रिय बालिका दिवसको सन्दर्भमा संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष युएनएफसीए को सहयोगमा महिला तथा बाल बालिका कार्यालय र रेडियो युनिटीको सहकार्यमा जनहितमा जारी सन्देश राष्ट्रिय वाणिज्य बैङ्कका फारम बुझाउने सूचना राष्ट्रिय वाणिज्य ब्याङ्क केन्द्रीय कार्यालय काठमाडौँले प्रशासन सहायक वरिष्ठ सहायक नगद लगायतका पदहरूमा विज्ञापन प्रकाशित गरेकोले इच्छुक उम्मेद्वारले तपसिलको समयावधि भित्र साथी स्टेशनरी डडेलधुरा मार्फत फारम बुझाउन सक्ने व्यवस्था रहेको छ तपसिल आवेदन बुझाउने म्याद यही असोज पन्ध्र गतेसम्म आवश्यक योग्यता सहायक र सहायक नगद पदका लागि प्लस टू वरिष्ठ सहायक कम्प्युटर अपरेटर पदका लागि स्नातक र सहायक प्रबन्धक वरिष्ठ सहायक र वरिष्ठ सहायक नगद पदका लागि स्नातकोत्तर योग्यता हुनुपर्नेछ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 चौबिस घण्टा भन्दा बढ़ी समय भएका कारण पत्ता लगाउन नसकेको अधिकारीको भनाई महिनौदेखि बन्द रहेको बगरकोट रूपाल सड़क मर्मतको काम शुरू सड़क खण्ड खुलाउन कम्तीमा एक हप्ता समय लाग्ने बझाङमा बालविवाह अन्त्य गर्न गरिएको प्रतिबद्धता चुनौतीपूर्ण प्रत्येक तीनजना महिलामा एकजनाको पन्ध्र वर्ष नपुग्दै विवाह लगातका समाचार अब बाँकी प्रसंग चितुवाबाट त्रसित बनेको तल्लो सोराडमा नेपाल विद्यार्थी संघले असोज पहिलो साताबाट शुरू गरेको सचेतनामूलक कार्यक्रम तथा अन्तर्क्रिया कार्यक्रमलाई तीव्रता दिएको छ सोही कार्यक्रम अन्तर्गत आज उदयदेव गाविसको लोजनी उच्च माध्यमिक विद्यालयमा अन्तर्क्रिया तथा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ उक्त कार्यक्रममा चितुवाबाट बस्नका लागि अप्नाउन सकिने उपायका बारेमा जानकारी दिएको नेपाल विद्यार्थी संघका अध्यक्ष सुरेन्द्र भट्टले जानकारी दिएका छन् चितुवा मार्न सुरक्षा टोली खटाएको भए पनि उक्त टोलीसँग आवश्यक औजारहरू नहुँदा सुरक्षा टोली आफै समस्यामा रहेको भट्टले बताएका छन् उज्यालोको साधन नभएर पनि राति जंगल घुम्न समस्या भएको उनले बताएका छन् स्थानीय निकायको प्रदेश नम्बर सात स्तरीय वार्षिक प्रतिवेदन समस्या समीक्षा गोष्ठी धनकडीमा सम्पन्न भएको छ दुई दिनसम्म सञ्चालन भएको गोष्ठीमा सुदूरपश्चिमका नौवटै जिल्लाका स्थानीय विकास अधिकारी र नगरपालिकाका कार्यकारी अधिकारीहरूले आफ्नो कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए आज समापन समारोहमा बोल्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले समयअनुसार रूपान्तरित भएर स्थानीय विकासको स्थानीय निकायको काम गर्न स्थानीय निकायका प्रमुखहरूलाई निर्देशन दिनुभयो उहाँले एनजीओ आइएनजीओहरूले गर्ने कामलाई पनि ख्यालमा राख्न निर्देशन दिनुभएको छ अञ्चल यातायात कार्यालय अञ्चल यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण र नयाँ लाइसेन्सको फारम बुझ्ने काम सँगसँगै शुरू गरेको छ दुवै काम सँगसँगै गर्नुपर्दा समस्या उत्पन्न भएको बताइएको छ भदौ एक्काइस गते ट्रायल सकिएका बस ट्रक लगायतका हेभी गाड़ी र मिनी गाड़ीहरूको लाइसेन्स वितरण असो चौध गतेसम्म गरिसक्नुपर्ने भएकाले दुवै काम सँगसँगै अगाडि बढ़ाइएको यातायात व्यवस्था कार्यालयका प्रमुख खेम प्रसाद चौधरीले जानकारी दिएका छन् उनका अनुसार आजबाट नयाँ सवारी चालक अनुमति पत्र लाइसेन्सको फारम बुझ्ने र ट्रायल दिएकालाई नयाँ लाइसेन्स उपलब्ध गराउने काम सँगसँगै भइरहेको छ कर्मचारीको अभाव इन्टरनेटको समस्या समस्या लगायतले छिटो काम गर्न समस्या भइरहेको उनले बताएका छन् यातायात व्यवस्था कार्यालय का सबै कामहरू अनलाइनबाट हुने तर इन्टरनेटमा आएको समस्याले छिटो काम गर्न नसकिएको कार्यालय प्रमुख चौधरीले बताएका छन् कामकाजलाई व्यवस्थित बनाउन सेवाग्राहीलाई लाइन लाग्नुपर्ने व्यवस्था गरिएको छ यसअघि शनिबार सूचना जारी गरेर नयाँ लाइसेन्सको फारम बुझ्ने मिति सारेको भन्दै विरोध भएको थियो जिल्ला प्रशासन कार्यालयमा भएको सहमतिका आधारमा आजबाट असोज एक्काइस गतेसम्म नयाँ लाइसेन्सको फारम बुझ्ने काम शुरू भएको हो जसमा असोज अठार गतेसम्म मोटरसाइकलको र उन्नाइस गतेदेखि एक्काइस गतेसम्म स्कुटीको फारम बुझिनेछ नेकपा माओवादी केन्द्र सम्बद्ध अनिरा सोभि क्रान्तिकारले महेन्द्रनगर बस पार्कमा हेल्पर डेस्क स्थापना गरेको छ दशैं तिहारका अवसरमा बस पार्क क्षेत्रमा हुने लुटपाट बढी भाडा छूट नदिने प्रवृत्ति लगायतको खबरदारी गर्नका निमित्त हेल्प डेस्कको स्थापना गरेको हो हेल्प डेस्कको आज उद्घाटन गर्दै अनिरा सोभि क्रान्तिकारीका केन्द्रीय सदस्य सीके भट्टले जनताको जनजीविकाका सवालमा सशक्त भूमिका निर्वाह गर्ने बताउनुभयो बस पार्कमा स्थापना गरेको हेल्प डेस्कले दशैं तिहारका अवसरमा विद्यार्थीलाई बस भाडामा तिर्नुपर्ने पैंतालिस प्रतिशत छूट दिए नदिएको विषयमा जानकारी लिनेछ बस पार्कबाट छुट्ने लामो दूरीका बसहरूमा सातजना विद्यार्थीलाई पैंतालिस प्रतिशत छूट दिनुपर्ने र छोटो दूरीका बसहरूमा नियम अनुसार मिलाउन सकियो भने यसअघिको भन्ने यसअघिको सहमतिलाई कार्यान्वयन गराउने अनेरा सोभि क्रान्तिकारीका जिल्ला अध्यक्ष वीरेन्द्रराज विष्टले जानकारी दिनुभएको छ दशैं तिहारका बेला बढ़ी भाडा लिने क्षमताभन्दा बढ़ी यात्रु बोक्ने तीव्र गतिमा सवारी साधन चलाउने लगायतका गतिविधि गरेको पाएको ट्राफिक प्रहरीसँग समन्वय गरेर कार्यवाहीको माग गर्ने उहाँले बताउनुभयो जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा धनगढ़ीका विभिन्न किराना पसलहरूमा अनुगमन गरिएको छ अनुगमनको क्रममा सडैगढीका म्याद सकिएका मूल्य सूची नराखिएका र पसलहरू दर्ता नभएको भेटिएको अनुगमन समितिले जनाएको छ अनुगमनको क्रममा भेटिएका सडैगढीका म्याद सकिएका वस्तुहरूलाई नष्ट पारिएको र मूल्य सूची नराखिएको पसलमा मूल्य सूची यथाशीघ्र राख्न चेतावनी दिएको छ जिल्ला प्रशासन कार्यालय कैलालीको नेतृत्वमा धनगढ़ीका विभिन्न नौवटा पसलहरूमा अनुगमन गरिएको हो जनताको खाद्य अधिकार जनजीविका र राष्ट्रियताको रक्षाका लागि नेकपा माओवादीले प्रदर्शन गरेको छ माओवादीले विरोध स्वरूप आज धनगढ़ीको प्याम्पस चौकदेखि एलएन चौक सम्म र्याली समेत निकालेको छ दशैं तिहार लगायतका चाँड पर्व नजिकैसँगै बजारमा खाद्य वस्तुको कृत्रिम अभाव कालोबजारी र भ्रष्टाचारी मौलाएको भन्दै त्यसलाई न्यूनीकरण गर्न माग गरेको छ सहकर्मी जनताको खाद्य अधिकार जनजीविका र राष्ट्रियताको रक्षाका लागि नेकपा माओवादीले प्रदर्शन गरेको हो दशैं तिहार लगायतका चाँड पर्व नजिकेसँगै बजारमा खाद्य वस्तुको कृत्रिम अभाव हुन थालेको भन्दै त्यसको विरोध गरेको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष केशव उपाध्यायले बताउनुभयो सरकारको कालो बजारी नियन्त्रण गर्न उदासीन रहेको उनीहरूको आरोप रहेको छ उनीहरूले वर्तमान सरकारले व्याप्त कालो बजारी नियन्त्रण गर्नुको सट्टा झन प्रशय दिएको बताएका छन् जनताको खाद्य अधिकारको हक सुनिश्चित गर्दै कालोबजारी गर्नेलाई कार्यवाहीको दायरामा पर्ने उपभोक्ता मञ्च कैलालीका अध्यक्ष हरि रेग्मीले बताउनु भएको छ अपे हाइड्रो पावर दार्चुलामा कार्यरत एक मजदुरको भिडबाट लडेर ज्यान गएको छ ज्यान जानेमा झापाको हल्दुबारी सातका पचास वर्षीय धनबहादुर मगराती रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिएका छन् दार्चुलामा रहेको अपी हाइड्रो पावरमा विद्युतको लाइन तान्ने कामदारको भान्सीका रूपमा कार्यरत रहेका मगरातीको दार्चुलाको धुलीगढा चार सुके खोला भिडबाट लडेर ज्यान गएको प्रहरीले बताएको छ मगरातीको अपी हाइड्रो पावरको ड्याम अगाडि सुकी खोला भिरबाट लडेर करिब सत्री मिटरको तल खसेर घटनास्थलमै जान गएको हो मगराती चार दिन अगाडि असो छ गति मात्र अपी हाइड्रो पावरमा काम गर्न दार्चुला पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ सब परीक्षणका लागि गोकुलेश्वर अस्पतालमा राखिएको जनाइएको छ बैतडीको दुर्गास्थान गाविसमा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ खर काट्ने बेला दुर्गास्थान गाविसको वडा नम्बर छ ऐचे काँडाका कमला बडुको ज्यान गएको उहाँका आफन्त दिपा बडुले जानकारी दिनुभएको छ आइतबार दिउँसो खर काट्ने क्रममा स्थानीय सिउँडे भीरबाट खसेर बडुको घटनास्थलमै ज्यान गएको हो खर काट्ने समयमा पानी पर्दा भीर चिप्लो हुने भएकाले भीरबाट लडेर ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ शिक्षा ऐन संशोधन भएसँगै बैतडीको पाटन नगरपालिकामा रहेको आधारभूत तहको भूमिराज विद्यालयको विद्यालय व्यवस्थापन समिति पुनः गठन गरिएको छ नगरपालिकाको वडा नम्बर एक सौमा रहेको उक्त विद्यालयको पुनः गठन गरिएको विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा कृष्ण बहादुर चन्द चयन भएका छन् उनको अध्यक्षतामा सात सदस्यीय व्यवस्थापन समिति गठन गरिएको हाम्रा पाटन सहयोगी लक्ष्मण विकारे जानकारी दिएका छनृ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सुदूरपश्चिमका सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय तरयाले जनाएको छ तर बझाङमा भने सड़क अवरूद्ध पारिएको छ स्थानीय तहको खाका निर्धारणमा जिल्लाको भैरवनाथ र रायल गाविसलाई नटुक्र्याउनु भन्दै दुई गाविसका स्थानीयहरूले जोता बजार क्षेत्र बन्द गर्नुका साथै सोही ठाउँमा सड़क समेत अवरूद्ध पारेको ट्राफिक प्रहरले जनाएको छ दिउँसो पाउने तीन बजेदेखि गरेको बन्द छ बजे खोल्ने भने पनि अहिलेसम्म बन्द नै गरेको छ आजको बजार बन्द र सड़क अवरूद्ध केही बेरमा खुलाउने र माग पूरा नभएसम्म भोलिदेखि भोलिदेखि बिहान छ बजेदेखि साँझ छ बजेसम्म बजार बन्द गर्ने र सड़क अवरूद्ध पार्ने काम जारी रहने स्थानीय नरेन्द्र बोहराले जानकारी दिएका छन् अब आज रातिको मौसमी पूर्वानुमान आज राति देशको पूर्वी र मध्य क्षेत्रमा साधारण मौसम बदली हुनेछ भने बाँकी भागमा आंशिक बदली हुनेछ यसका साथै पूर्वी क्षेत्रका थोरै ठाउँमा हल्कादेखि मध्यम खाले वर्षाको सम्भावना रहेको र मध्य क्षेत्रका थोरै ठाउँ र पश्चिमी क्षेत्रको पहाड़ी भेगका एक दुई ठाउँमा भने पृथक छोटो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू पुनः एकपटक सुदूरपश्चिम पटनाको हतियारको औटा छाप तालिम प्राप्त कुकुरले पनि पत्ता लगाउन सकेन चौबिस घण्टा भन्दा बढी समय बितेकाले पत्ता लगाउन नसकेको अधिकारीको भनाई महिनौदेखि बन्द रहेको बगरकोट रूपाल सड़क मर्मतको काम शुरू हो सड़क खण्ड खुलाउन कम्तीमा एक हप्ता समय लाग्ने बझाङमा बाल विवाह अन्त्य गर्न गरिएको प्रतिबद्धता चुनौतीपूर्ण प्रत्येक तीनजना महिलामा एकजनाको पन्ध्र वर्ष नपुग्दै विवाह कञ्चनपुरमा धानका बिउहरूको उत्पादकत्व परीक्षण गर्न रोपेका बालीको अनुगमन खाद्य अधिकार र जनजीविका र राष्ट्रियताको रक्षाका लागि धनगढीमा माओवादीको प्रदर्शन र अपी पावर दार्चुलामा कार्यरत एक मजदुरको भीरबाट लडेर मृत्यु बैतडीको दुर्गास्थानमा पनि भीरबाट लडेर एक महिलाको ज्यान गयो समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रम सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हस्त समाचार बुलेटिनबाट हामी दुवै विदा हुन्छौ नमस्कार